दस बजियो तपाईँले देश तथा विदेशका खबरहरू सुनिसक्नु भएको छ हरेक आइतबार चाहिँ आज पनि तपाईँको आफ्नै कार्यक्रम प्रिय कार्यक्रम मुक्तकमाला लिएर हामी उपस्थित भइसक्यौँ प्रविधि समेसनमा आज पनि रमेशजी हुनुहुन्छ सँगै कविताजी पनि हुनुहुन्छ अनि म छु नियमित कार्यक्रम सञ्चालक मदन भण्डारी तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा हार्दिक स्वागत हार्दिक नमस्कार तपाईँले हामीलाई एकानब्बे दशमलव छ मेगाहर्समा पूर्वमा सिमानासँगै जोडिएका भारतका विभिन्न भूभागमा त्यस्तै W dot Radiovision dot com dot NP log on गरेर संसारका जुनसुकै कुनामा रहेर पनि एकैसाथ सुन्न सक्नुहुन्छ खुट्टा उचालेर हात घुमाउँदैमा नाचेको हुँदैन खुट्टा उचालेर हात घुमाउँदैमा नाचेको हुँदैन बाहिरबाट आँखा लगाउँदैमा जाँचेको हुँदैन मनभित्रैको प्रसन्नता निस्कनु पर्छ नत्र भने ओठ खोलेर दाँत देखाउँदैमा हाँसेको हुँदैन ओठ खोलेर दाँत देखाउँदैमा हाँसेको हुँदैन मनभित्रकै प्रसन्नता निस्कनु पर्छ नत्र भने ओठ खोलेर दाँत देखाउँदैमा हाँसेको हुँदैन यो रसिलो कसिलो मुक्तक डाक्टर घनश्याम परिश्रमीजीको कार्यक्रम मुक्तक मालाको आजको यो वसैमा डाक्टर घनश्याम परिश्रमीजीका यिनै मुक्त करबसँगै मुक्तकको सिलसिला सुरु गर्न चाहन्छु श्रोता आजको वसाई कार्यक्रम मुक्तक मालाको यो वसाई विशेष रहनेछ चोट खाइसकेपछि चेत्छौँ हामी पुनः घनश्याम परिश्रमीजीकै मुक्तक मैले जोड्न चाहे चोट खाइसकेपछि चेत्छौँ हामी धोका पाइसकेपछि चेत्छौँ हामी हावा अलि चर्को चल्दा ध्यान दिन्नौ आँधी आइसकेपछि चेत्छौँ हामी आँधी आइसकेपछि चेत्छौँ हामी चिसो लागेर होला स्वरले साथ दिइरहेको छैन तर पनि कार्यक्रम मुक्तक नालाको आजको बसाइभरि म रहनेछु र आजको बसाइमा हामी समक्ष डाक्टर घनश्याम परिश्रमीजी रहनुहुनेछ मैले भर्खरै तपाईँहरू समक्ष डाक्टर घनश्याम परिश्रमीजीका मुक्तक मुक्तक मिठास मुक्तक संग्रहबाट बोले मुक्तक मिठास मुक्तक संग्रह अहिले मलाई प्राप्त भएको छ मुक्तक मिठास मुक्तक संग्रहमा दसजना देशकी चर्चित मुक्तकारहरूका मुक्तकारहरू समावेश गरिएको छ एकजना मुक्तकार बिसवटा मुक्तक हामी संग्रहभित्र पाउन सक्छौ यस संग्रहबाट अर्को कुनै वसाईमा म मुक्तक बोल्ने छु तपाईँहरू समक्ष यस सङ्ग्रहमा तपाईँहरूले मुक्तकारहरू डाक्टर घनश्याम परिश्रमीजी जयकिशन अधिकारीजी प्रमोद खनालजी निर्मल ढुङ्गानाजी रोहित राणाजी श्याम प्रसाद नेउपानेजी कमला अरियालजी युवराज लामिसाने प्रदीपजी त्यस्तै सुभाष गिरीजी र अस्मिता भट्टराईजीका मुक्तकरफहरू पाउन सक्नुहुन्छ मैले भने नि कार्यक्रम मुक्तकमाला सँगै रहनुहोस् म यसै सङ्ग्रहबाट आगामी अङ्कमा बोल्नेछु मुक्त खराबहरू आज भने एसी सङ्ग्रहबाट डाक्टर घनश्याम परिश्रमीजीका केही मुक्तक सुन्नेछौँ सँगै उहाँसँग कुराकानी पनि गर्नेछौँ प्रविधि संयोजनका मित्र उहाँलाई टेलिफोन सम्पर्कमा ल्याउन आफ्ना औँलाहरू टेलिफोनमा डुलाउँदै हुनुहुन्छ म भने केही मुक्तक बोल्नेछु मुक्तक मिठासभित्रबाटै मुक्तक बोल्नेछु जुन सङ्ग्रह अनुराग साहित्य समाज रूपन्देहीले पाठक समक्ष ल्याएको हो विरहका कुरा सुनायो मलाई नमच्चा लाग्यो विरहका कुरा सुनायो मलाई नमच्चा लाग्यो कुरै कुरामा आँसु बगायो मलाई नमच्चा लाग्यो साहसको बिरुवा हुर्कनु पर्ने हो तिमीभित्र तर कमजोर मन बनायो मलाई नमच्चा लाग्यो तर कमजोर मन बनायो मलाई नमच्चा लाग्यो मुक्तकमा मुक्तकार डाक्टर घनश्याम परिश्रमीजीलाई नमच्चा यसरी लागिरहँदा हामीलाई पनि मजा लाग्छ उहाँका मुक्तक यसरी वाचन गरिरहन अनि तपाईँहरूलाई पनि मजा लाग्छ होला उहाँहरूका मुक्तक यसरी सुनिरहन डाक्टर घनश्याम परिश्रमीजी विशेष त नेपाली गजलमा आफ्नो छुट्टै पहिचान बनाउनुभएका एक गजलकार हुनुहुन्छ उहाँको यो मौसम घामको छहारीमा जुन चुहेको रात जस्ता गजल संग्रह र गजल सौन्दर्य मीमांसा नामक गजलको सैद्धान्तिक समालोचना ग्रन्थ लगायत डेढ दर्जनभन्दा बढी साहित्यिक कृतिहरू प्रकाशित भइसकेका छन् डाक्टर घनश्याम परिश्रमीजी नेपाली गजलमा भारती गर्ने नेपालकै पहिलो व्यक्ति हुनुहुन्छ र उहाँका मुक्तकहरू पनि यति बेजोड हुन्छन् तपाईँले आजको कार्यक्रम सुन्दै जाँदा उहाँले पनि कार्यक्रममा तपाईँहरू समक्ष राख्नुहुनेछ अहिलेलाई भने एउटा मिठो गीत सुन्छौँ गीत राख्नु पूर्व डाक्टर घनश्याम परिश्रमीजीकै मुक्तक म बोल्छु मुक्तकसँगै एउटा गीत तपाईँहरू समक्ष राख्नेछु गीत पश्चात म आउनेछु उहाँसँगको कुराकानी लिएर अहिलेलाई भने डाक्टर घनश्याम परिश्रमीजीको मुक्तक मुक्तकसँगै एउटा मिठो गीत तपाईँलाई तिम्रो मधुर मुस्कानले मलाई तानिरह्यो तिम्रो मधुर मुस्कानले मलाई तानिरह्यो तिम्रो आफ्नै पहिचानले मलाई तानिरह्यो केही होइन दुनियाँमा तिम्रा लागि सायद म तिम्रो सच्चा इमानले मलाई तानिरह्यो तिम्रो मधुर मुस्कानले मलाई तानिरह्यो मलाई चाहिन् अर्को केही लोलाएका ठुला तिम्रा दुई नजर निकै नै मिठो गीत थोरै छोटो गीत डाक्टर घनश्याम परिश्रमीजीका तरफसँगै मैले तपाईँहरू समक्ष राखेँ अहिले हाम्रो टेलिफोन सम्पर्कमा उहाँ आइसक्नु भएको छ अब पनि म कुराकानी गर्नेछु उहाँसँगै सर नमस्कार कार्यक्रम मुक्तक मालामा स्वागत छ तपाईँलाई नमस्कार के छ सर हिजो आज केमा व्यस्त हुनुहुन्छ म चाहिँ अब खास त मेरो पेसा भनेको शिक्षण पेसा र अहिले म भइरहेको अब क्याम्पसमा क्याम्पस प्रमुख भएको नाताले अब त्यो प्रशासकीय जिम्मेवारी पनि छ कहिले यता परीक्षा चलिरहेको छ मास्टर डिग्रीको त्यता पनि हेर्नुपर्ने हुन्छ अनि बिहान मास्टर डिग्रीको क्लासहरू लिन्छु त्यो पनि लिनुपर्ने हुन्छ प्रशासनिक कामहरू गर्नुपर्ने हुन्छ अनि यसो फुर्सदमा पढ्ने लेख्ने यसरी नै दिनहरू बितिरहेका छन् सर थोरै कार्यक्रमतर्फ खिचे तपाईँलाई साहित्यका हरेक विधामा तपाईँको कलमको जति प्रशंसा जति तारिफ गरे पनि कम नै हुन्छ <laughs> आज विशेष त तपाईँको मुक्तकभित्र रहनेछौँ तपाईँको मुक्तक सुन्नेछौँ सुनाउनेछौँ मुक्तकसँगको तपाईँको प्रेम कसरी बढ्यो अब खास गरिकन मेरो साहित्यिक यात्रा कविताबाट सुरु भएको हो बिस्तारै म गजलमा प्रवेश गरेँ र गजलबाट नै म साहित्यिक एउटा उचाइमा पुगेँ भन्नुपर्ने हुन्छ अर्थात् त्यो त्यो गजलको सिँढी चढ्दै चढ्दै म माथिल्ला माथिल्ला तलाहरूमा पुगेँ यसै क्रममा नेपाली साहित्यमा मुक्तकको एउटा बहार आउन थाल्यो एउटा हुइम आउन थाल्यो र यस क्रममा मुक्तक केलाई भन्ने त भन्ने बारेमा पनि बहसहरू हुन थाले र विवादहरू पनि हुन थाले हजुर कतिपयले एक लाइनलाई पनि मुक्तक भन्ने दुई लाइनलाई पनि मुक्तक भन्ने तिन लाइनलाई पनि मुक्तक भन्ने हाइकुलाई पनि मुक्तक भन्ने तानकालाई पनि मुक्तक भन्ने रोइलालाई पनि मुक्तक भन्ने ख्यालीलाई पनि मुक्तक भन्ने यस्ता र अनेकौँ अनेकौँ छ सात पङ्क्तिदेखि आठ दस पङ्क्तिसम्मका छोटा छोटा गद्य कवितालाई पनि मुक्तक भन्ने यी खालका कुराहरू आउन थाले कविताको छोटो रूप जति सबै मुक्तक सबै मुक्तक भन्न थाले जबकि हाइकु हाइकु हो त्यो जापानी प्रविधिबाट बनेको एउटा त्यस्तै अब त्यसैले छोटा कविताका रूप जतिलाई सबैलाई मुक्तक भन्ने खालको अवधारणा एकातिर आउन थाल्यो भने अर्कोतिर होइन मुक्तक भनेको चतुष्पदी हुनुपर्छ भन्ने मान्यता एकातिर अर्कोतिर आउन थाल्यो अनि मैले अध्ययन गर्दै जाँदा संस्कृत काव्यशास्त्रमा मुक्तकका बारेमा अनेकौँ भनाइहरू पाएँ भनौँ न अभिव्यक्तिहरू पाएँ संस्कृत काव्यशास्त्रमा वास्तव मुक्तक भनेको यही हो भन्ने छैन आचार्य विश्वनाथले छन्दोबद्ध पदम पद्यम तेन मुक्तेन मुक्तक भनिदिएका छन् होइन छन्दले बाँधिएको रचना पद्य हो कविता हो र त्यसबाट मुक्त भएको चाहिँ मुक्तको छन्दहीन चाहिँ मुक्तको भनेर उनले भन्छन् एकातिर फेरि यो अग्नि पुराणमा चाहिँ एक श्लोक चार पङ्क्तिको एक श्लोक चमत्कारपूर्ण एक श्लोक नै मुक्तको भनेको छ अनि अरू कस अरूले फेरि त्यस्तै किसिमले आफ्ना आफ्ना धारणाहरू राखेका छन् होइन यसका ती चर्चा गऱ्यो भने लम्बिन्छ अनि मलाई के लाग्यो भन्दा अग्नि पुराणको त्यो पुरानो अभिव्यक्ति होइन चमत्कारपूर्ण एक श्लोक नै मुक्तको समग्रमा भन्ने जुन अग्नि पुराणको भनाइ हो त्यो भनाइबाट म बढी भन्दा बढी प्रभावित भएँ एक श्लोक भनेको पूर्वीय काव्यशास्त्रमा चार पङ्क्ति हो र अनुभूतिको समग्र अभिव्यक्ति चाहिँ त्यो एक श्लोकभित्र दिन सक्नुपर्छ भन्ने एकातिर यो मान्यता देखियो भने अर्कातिर मैले यो उर्दू फारसी अरबीको साहित्यिक अध्ययन गर्ने क्रममा त्यहाँको कथाको अध्ययन गरेँ त्यहाँ पनि चार पङ्क्तिदेखि लिएर छ पङ्क्तिसम्मका रचनाहरूका कुराहरू देखा परे त्यस्तै अब रुबाई देखियो उमर खैयामका रुबाईदेखि लिएर अनि यता हरिवंश राय बच्चनको मधुशाला कारुबाईहरू होइन यिनीहरूको अध्ययन गर्दा पनि त्यहाँ पनि चतुष्पदी छ चार पङ्क्ति छ र चार पङ्क्तिमा एउटा अनुभूतिलाई समग्र रूपमा चाहिँ अभिव्यक्त गर्ने एउटा परम्परा छ यी देखिसकेपछि अनि म पनि वास्तवमा के भन्दा मुक्तक चतुष्पदी हुनुपर्छ भन्ने मान्यतामा पुगेँ है अब यो केही साथीहरूले उठाएका कुराहरू र नेपाल मुक्त प्रतिष्ठानले एकचोटि पोखरामा चाहिँ अधिवेशन पनि गर्यो एउटा गोष्ठी पनि गर्यो त्यहाँ म एउटा मुक्तकको घोषणा पत्रको सन्दर्भमा म पनि त्यसको घोषणा पत्र तयार गर्ने सन्दर्भमा एउटा सदस्य रहेँ त्यति बेला मैले आफ्नो अवधारणाहरू पनि त्यहाँ राख्न पाएँ र म आफूले त्यहाँ मुक्तकका बारेमा अभिव्यक्ति पनि दिने अवसर पाएँ त्यसै क्रममा मलाई मुक्तकप्रति आकर्षण बढ्यो र मुक्तक जे पनि मुक्तक हो भन्नेहरूका सन्दर्भमा त्यो भ्रमलाई चिर्नको निमित्त मैले पनि अब जसरी गजलमा मैले केही दिन सकेँ केही दिएँ र दिँदैछु दिनु छ धेरै दिनु छ भने मुक्तकलाई पनि अब एउटा भ्रमबाट मुक्त पार्नु पर्यो र नेपाली काव्यिक जगतमा वास्तवमा चतुष्पदी यो संरचनात्मक दृष्टिले चतुष्पदी र शैलीगत दृष्टिले अलिकति रुबाईसित निकट होइन अनि अग्निपुराणले भने जस्तै चमत्कारपूर्ण चोटिलो त्यो खालको रचनालाई नै नेपाली साहित्यिक भूमिमा कविताको एउटा छोटो रूप मुक्तकका रूपमा स्थापित गर्नुपर्छ भन्ने मेरो पनि मान्यता रह्यो अब हजुर तपाईँका मुक्तक बडो दमदार हुन्छन् हजुर तपाईँ आफू चाहिँ मुक्त कस्तो होस् कस्तो लेखियोस् भन्ने भित्री चाहना राख्नुहुन्छ अब मैले भनिहालेँ मदनजी मुक्तक भनेको वास्तवमा भन्यो भने छोटोमा होइन चार पङ्क्तिमा अनुभूतिको समग्रतालाई अभिव्यक्ति गर्नुपर्ने हुनाले त्यो दुई किसिमको एउटा त अब प्रहारक है एक एक प्रकारको मुक्तक प्रहारक हुन्छ जसमा व्यङ्ग्य अनि सामाजिक विकृति विसङ्गतिमाथि प्रहार हुने त्यो प्रहारक <laughs> हुन्छ एउटा अनि अर्को मुक्तक फेरि हृदयलाई एउटा आनन्द दिने खालको आनन्ददायक होइन आनन्द आनन्ददायक हार्दिक भनौँ मुक्तक दुई प्रकारका हुनुपर्छ कि त एउटा हार्दिक किसिमको त्यसले पराय भाव व्यक्त गरोस् या चाहिँ एउटा श्रृङ्गारिक भाव व्यक्त गरोस् त्यो हार्दिक खालको होस् एउटा अनि अर्को चाहिँ त्यो प्रहारक होस् हजुर है त्यो खालका मुक्तकहरू मूलत यी दुई किसिमका मुक्तकहरूको पक्षमा म छु मुक्तक भन्ने बित्तिकै त्यसैले नै त्यो छुने हृदय छुने केले हो त भन्दा कि त हार्दिकताले हृदय छुने कि चाहिँ प्रहारकले नै हो हृदय छुने त्यस हिसाबले भने यो दुई किसिमका मुक्तकहरू हुनुपर्छ भन्ने मेरो मान्यता छ र मैले लेख्दा पनि कि त प्रहारक किसिमकै लेखेको छु त्यो हृदय थुनी हृदय हार्दिक खालका लेखेको छु तपाईँ हुँदा अनि मुक्तक नसुन्दा मजा नहोला <laughs> कार्यक्रममा मुक्तक सुनौ सर हुन्छ म अब तपाईँको आग्रहलाई स्वीकार्दै एउटा मुक्तक सुरु गरिहालौँ है हुन्छ हुन्छ नियम मिचेर खेलहरू खेल्नु सजिलो हुन्छ नियम मिचेर खेलहरू खेल्नु सजिलो हुन्छ खुला सड़कमा ठेला धकेल्नु सजिलो हुन्छ नियम मिचेर खेलहरू खेल्नु सजिलो हुन्छ खुला सड़कमा ठेला धकेल्नु सजिलो हुन्छ जोखिम उठाएर काम गर्न सक्नु पो साहस हो जोखिम उठाएर काम गर्न सक्नु पो साहस हो मरेका बाघको जुगा उखेल्नु सजिलो हुन्छ मरेका बाघको जुगा उखेल्नु सजिलो हुन्छ क्या गजबको मुक्तक सर <laughs> अर्को मुक्तक सुनौ अब अर्को एउटा मुक्तक एउटा सामान्य उसको छ कहिले कसैको इमान्दार छात्र भइयो कहिले कसैको इमान्दार छात्र भइयो कहिले कसैको विश्वासको पात्र भइयो कहिले कसैको इमान्दार छात्र भइयो कहिले कसैको विश्वासको पात्र भइयो यसरी बिते जीवनका केही दशक मित्र यसरी बिते जीवनका केही दशक मित्र अहिले त कसैको बा कसैको बाजे मात्र भइयो कहिले कसैको इमान्दार छात्र भइयो यो निकै <laughs> निकै <laughs> मजा लाग्छ तपाईँको मुक्तक सुन्न पाउँदा पनि सर हिजो आज गजलको प्रभाव खुब परेको देखिन्छ मुक्तकमा हजुर तपाईँ स्वयं एक सशक्त गजलकार पनि हुनुहुन्छ हजुर गजलका शेर झिकेर मुक्तक बनाउने जुन प्रचलन अहिले भेटिन्छ यसले मुक्तकको संरचना मुक्तकको गहिराई मुक्तकको तागत असर पर्दैन र गजलका दुईटा शेरले मुक्तक हुन्छ भनेर भन्नेहरू छन् हजुर हजुर होइन हुनै नसक्ने र यो एक प्रकारको त्यो नबुझ्नेहरूको होइन नबुझ्नेहरूको एउटा अभिव्यक्ति हो त्यो है त्यसैले किन मुक्तक आफैमा चार पंक्तिमा पूर्ण हुने हो गजल आफैमा एउटा शेर दुई पंक्तिमा पूर्ण हुने हो गजलका पाँचवटा शेर छन् भने त्यहाँ पाँचवटा अनुभूति पाँचवटा अभिव्यक्ति चाहिन्छ त्यसैले गजल एउटा शेरको अपूर्णतालाई अर्को शेरले पूर्णता दिन सक्दैन त्यसैले दुईटा गजलका शेर अर्थात् मतला र मतला पछिको शेरले मुक्तक हुन्छ भनेर भन्नु त्यो नबुझ्नुको एउटा परिणति हो है गजल पुरा हुन सकेन त्यसैले अघिल्ला दुईटा शेरलाई राखेर मैले त मुक्तक बनाएँ भनेर कतिपय भनेको पाउँछु कि मैले <laughs> हजुर होइन अब संरचनात्मक दृष्टिले दुईटा शेर जस्तो लाग्छ होइन तर गजलका दुईटा शेरले दुईटा अनुभूतिलाई व्यक्त गर्ने हो मुक्तकको एउटा अंशले अथवा एउटा मुक्त मुक्तकले एउटा मात्रै अनुभूतिलाई अभिव्यक्त गर्ने हो त्यसैले दुईटा शेरबाट एउटा मुक्तक किमार्थ हुन सक्दैन कुनै पनि हालतले हुन सक्दैन मदनजी है हिजो आज त मुक्तकमा काफिया मिलेन छ भनेको पनि सुन्न पाइन्छ नि <laughs> अब यस्तो हुन्छ काफिया मुक्तकसित सम्बन्धित कुरै होइन हजुर अब मुक्तक भनेको एउटा त्यहाँ चुक मिल्ने हो हजुर होइन अनुप्रास हाम्रो भाषामा भन्दा अनुप्रास मिल्यो काफिया भनेको त्यो अरबी फारसी शब्दहरू भइगयो त्यो गजलसित सम्बन्धित हो <laughs> हजुर मुक्तक चाहिँ गजलसित अर्थात् चाहिँ अरबी फारसी साहित्यिक जमिनसित सम्बन्धित होइन है यसलाई हामीले हाम्रो पनले अगाडि बढाएका छौँ नि त मुक्तक त नेपाली हो नेपाली काव्यिक जगतमा नेपाली साहित्यिक जगतमा नेपाली साहित्यिक धरातलमा यसलाई जन्माएर विकसित गर्ने काम गरिएको हो खाली शैलीगत दृष्टिले रुबाईसित यसको निकटता देखिएको छ होइन शैलीगत दृष्टिले मात्र देखिएको छ संरचनाको दृष्टिले होइन फेरि यो पनि बुझ्नुपर्ने हुन्छ त्यसको बारेमा तपाईँ प्रश्न पनि गर्नुहोला मैले पछि जवाफ दिनु पर्यो दिउँला तर चाहिँ मुक्तक आफैमा पूर्णत रुबाई होइन रुबाईको शैलीलाई यसले अनुसरण गर्छ फरक त्यति हो हामी बिचबिचमा मुक्तक पनि सुनिरहेका छौँ घनश्याम परिश्रमी अगाडि हुँदा कति बोलाइ मात्रै राख्या होला मुक्तक पनि सुन्न पाए हुन्थ्यो भन्ने श्रोताको इच्छा पनि हुन सक्छ मुक्तक सुनौ न <laughs> धमिलो पानीमा माछा मार्नेहरू जागेका छन् धमिलो पानीमा माछा मार्नेहरू जागेका छन् भोलिका सुन्दर चित्र बिगार्नेहरू जागेका छन् धमिलो पानीमा माछा मार्नेहरू जागेका छन् भोलिका सुन्दर चित्र बिगार्नेहरू जागेका छन् यो लोकतन्त्रको विशेषता नै यस्तै रहेछ क्यारे यो लोकतन्त्रको विशेषता नै यस्तै रहेछ क्यारे यहाँ जित्ने निरीह छन् हार्नेहरू जागेका छन् यहाँ जित्ने निरीह छन् हार्नेहरू जागेका छन् धमिलो पानीमा माछा मार्नेहरू जागेका छन् यो एउटा मुक्तक भइगयो म अहिले अलिकति यस्तै यस्तै पाराका भन्दैछु तपाईँलाई पछि म अलिकति शृङ्गारिक पनि एक दुईवटा दिउँला अहिले सुरुमा मेरो मेरो अगाडि यिनै नै छन् सडकमा आगो बाल्ने काम भएको छ सडकमा आगो बाल्ने काम भएको छ उल्टै मट्टी तेल हाल्ने काम भएको छ सडकमा आगो बाल्ने काम भएको छ उल्टै मट्टी तेल हाल्ने काम भएको छ व्यस्त भत्ता पचाउन छन् सत्तासीनहरू व्यस्त भत्ता पचाउन छन् सत्तासीनहरू विद्वेषको गोटी चाल्ने काम भएको छ सडकमा आगो बाल्ने काम भएको छ अब अर्को एउटा मुक्तक पनि म यहाँ सुनाउन चाहन्छु तपाईँलाई गाउँ बुझ्नै खोज्दैनन् संवेदनहीन सहरियाहरू गाउँ बुझ्नै खोज्दैनन् संवेदनाहीन सहरियाहरू दुर्गम अध्यारै छन् बलेका छैनन् अझै दियाहरू गाउँ बुझ्नै खोज्दैनन् संवेदनाहीन सहरियाहरू दुर्गम अध्यारै छन् बलेका छैनन् अझै दियाहरू सरकार लोकतान्त्रिक सत्ताको गाडी दिशाहीन हाँक्दैछ सरकार लोकतान्त्रिक सत्ताको गाडी दिशाहीन हाँक्दैछ हर क्षेत्रमा पसेका छन् र मोटाएका छन् माफियाहरू हर क्षेत्रमा पसेका छन् र मोटाएका छन् माफियाहरू गाउँ बुझ्नै खोज्दैनन् संवेदनाहीन सहरियाहरू बडो गजबको व्यङ्ग्य कस्नुहुन्छ मुक्ताकमै <laughs> सर देख्दा उस्तै देखिन्छ अघि थोरै कुराकानी पनि गर्यौँ हामीले लेख्दा पनि झन्डै झन्डै उस्तै लेखिन्छ अन्यल बाक्लो देखियो मुक्तक र रुबाईमा संक्षिप्त चर्चा गरौँ न यो विषयमा के देखियो समानता के हो असमानता यो अलिकति यस विषयमा अन्यलमा धेरैजना हुनुहुन्छ छौँ भने अब मैले बुझेको कुरा मात्र यहाँ बताउनु पर्ने हुन्छ म कपोल कल्पना गर्दिनँ खालि कल्पित रूपमा आफ्ना धारणाहरू राख्दा पनि राख्दिनँ मैले आफूले अध्ययन गरेर जे बुझेको हुन्छु जे पाएको हुन्छु त्यो नै मैले गजलका बारेमा पनि व्याख्या गर्दै आएको छु र मुक्तकका बारेमा पनि त्यही कुराहरू व्याख्या गर्दै आएको छु अब रुबाई र मुक्तक अब यहाँ पूर्वतिर केही मित्रहरूले मुक्तकलाई नै रुबाई पनि भनिरहनु भएको छ उहाँहरूसित विवाद गर्न पनि म चाहन्न बिस्तारै बिस्तारै उहाँहरूले पनि बुझ्नुहुन्छ है त वास्तवमा के हो त भन्दाखेरिमा हो रुबाई चतुष्पदी नै छ चार पङ्क्तिकै हुन्छ र मुक्तकलाई पनि हामीले अब चतुष्पदी बनाइसकेका छौँ पङ्क्तिकै हुन्छ अनि रुबाईमा पनि जुन अनुप्रासको कुरा छ पहिलो पंक्ति तेस्रो पंक्ति पहिलो पंक्ति दोस्रो पंक्ति र चौथो पंक्तिमा अनुप्रास मिल्ने र तेस्रो पंक्तिको अनुप्रास भाँच्ने काम रुबाईमा हुन्छ हजुर अर्थात् तेस्रो पंक्तिमा अनुप्रास भङ्ग हुन्छ अनुप्रास भङ्ग भएन भने वास्तवमा रुबाईको सौन्दर्य रहँदैन त्यसैले पनि के भन्छन् भन्दा गजलका दुईटा शेर भन्नु काम त्यो हो गजलमा पहिलो शेरमा मतलामा चाहिँ दुईटैमा अनुप्रास मिल्ने अनि त्यसपछिका शेरहरूमा पहिलो पंक्तिमा अनुप्रास नमिल्ने दोस्रो पंक्तिमा अनुप्रास मिल्ने हुनाले यो ठ्याक्क त्यस्तै दुईटा शेर मिलाउँदाखेरि क्या मुक्त देखिने भनेर भन्छन् नि त्यो तेस्रो पङ्क्तिमा चाहिँ मुक्तकको तेस्रो पङ्क्तिमा चाहिँ अनुप्रास भङ्ग हुन्छ त्यो रुबाईको अनुप्रास रुबाईको पनि तेस्रो पङ्क्तिमा अनुप्रास भङ्ग हुन्छ रुबाईको त्यो शैलीलाई हामीले पछ्यायौँ है चारवटा पङ्क्तिलाई पछ्यायौँ एउटा कुरा भयो दोस्रो तेस्रो पंक्तिमा हाम्रा मुक्तकमा जस्तै रूपाईमा तेस्रो पंक्तिमा अनुप्रास भङ्ग हुन्छ अनुप्रास भाँचिन्छ त्यस्तै हामीले पनि मुक्तकमा तेस्रो पंक्तिमा अनुप्रासलाई भाँच्ने काम गर्यौं त्यसलाई स्वीकार गरेका छौँ के त्यसले गर्दाखेरिमा यो दुईटा कुराहरू यससित शैलीगत समानता भेटिन्छन् मदनजी है दुईटा कुरामा मात्रै शैलीगत समानता भेटिन्छन् अब अर्को कुरा भनौँ भने यसको विषमता यसमा समानता छैन भन्ने कुरा के हो त भन्दा संरचनात्मक दृष्टिले हामीले मुक्तकमा अन्तरलय त दिन्छौँ अन्तरलय त हामीले दिन्छौँ तर मुक्तकमा विशिष्ट छन्दको परिपालना हुँदैन मुक्तक मुक्त हुन्छ मुक्तक मुक्त तेन मुक्तेन मुक्तकम विश्वनाथले भने जस्तै छन्दबद्ध पदम पद्यम तेन मुक्तेन मुक्तकम विश्वनाथले भने नि <laughs> होइन त्यस्तै यसले छन्दलाई पछ्याउँदैन छन्दलाई नपछ्याउने हुनाले रुबाईले छन्दलाई पछ्याउनै पर्छ त्यहाँ विशिष्ट छन्दहरू तोकिएको छ रुबाईमा है अब त्यहाँ मात्रात्मक एकरूपता भएका छन्दहरू खास गरिकन गजलका बहर जस्तै जस्तै निकटका छन्दहरू हुन्छन् अब ती छन्दको अहिले यहाँ व्याख्या विश्लेषणतिर हामी नलागौं है त्यसको अध्ययन गर्दै जाँदा थाहा हुने कुराहरू हुन् त्यो छन्द त्यहाँ रुबाई हुनको लागि छन्द अनिवार्य छ तिनीहरूको आफ्नो किसिमको बहर भनौँ न त्यो अनिवार्य छ त्यो खास गरिकन मात्रात्मक एकरूपतासित सम्बन्धित हुन्छ बढी भन्दा बढी हाम्रो चौपाई छन्दहरूसित पनि निकट हुन्छ त्यो है हाम्रो चौपाई छन्द र हाम्रा चाहिँ यो के मात्रिक छन्दका केही प्रकारहरूसित त्यो चाहिँ निकट हुन्छ चौध मात्रा सोह्र मात्रा यस्तो खालको तर मुक्तकमा त्यो अनिवार्यता छैन हामीले मुक्तकमा त्यो अनिवार्यता त गरेका छैनौँ होइन मुक्तकलाई मुक्त गरेका छौँ अघि वर्ष भनियो नि मुक्तक मुक्त भनेको छन्दबाट मुक्त हो कि वास्तवमा त्यसैले तात्विक भिन्नता संरचनामा त्यहाँ निर्दिष्ट छन्द छ तोकिएको मात्रात्मक छन्द छ होइन यता त्यस्तो खास निश्चित छन्द छैन त्यसैले शैलीगत हिसाबले मुक्तक रुबाईसित निकट देखिन्छ तापनि संरचनाको जुन चाहिँ निश्चित सूत्र हो त्यो सूत्र मुक्तकमा छैन त्यहाँ छ खास भिन्नता वास्तवमा यही नै हो त्यहाँ तोकिएको छन्द छ यहाँ तोकिएको छन्द छैन पके पनि मुक्तक मुक्तक भनेरै बोलौँ रुबाई रुबाई भनेरै बोलौँ बोलौँ हो त हो हो रुबाई पनि लेखौँ न लेखौँ रुबाई लेख्दाखेरिमा के गरौँ भन्दा त्यहाँको त्यो बहरलाई त्यहाँको त्यो छन्दलाई पक्रियौँ पक्रियौँ होइन त त्यो छन्दलाई समातेर रुबाई पनि लेखौँ न बाबा साहित्यमा त कुनै आयात हुँदैन के हाम्रा कविता पनि त हिजो संस्कृतको ल्याएको त हो नि उपन्यास अङ्ग्रेजीबाट ल्याएको हो कथा अङ्ग्रेजीबाट ल्याएको हो नि त्यो हाम्रो आफ्नो कहाँ हो र <laughs> हो कि हाम्रो आफ्नो त हाम्रा लोकलयहरू हुन् हाम्रा झ्याउरीहरू हुन् हाम्रा के तामाङ सेल हुन् ती हुन् हाम्रा त हो कि त्यसैले पनि त्यो पनि पछ्याउन हामीले सक्छौँ रुबाई नै लेख्न पनि सक्छौँ अहिले मुक्त सुनौ सर हो यहाँ फेदमा टुप्पो छ टुप्पोमा फेद छ यहाँ फेदमा टुप्पो छ टुप्पोमा फेद छ नीतिमा समानता छ व्यवहारमा भेद छ यहाँ फेदमा टुप्पो छ टुप्पोमा फेद छ नीतिमा समानता छ व्यवहारमा भेद छ देखिन्छन् विपरीत हरेक काम कुराहरू देखिन्छन् विपरीत हरेक काम कुराहरू नमिल्नेमा सम्बन्ध छ मिल्नेमा विच्छेद छ नमिल्नेमा सम्बन्ध छ मिल्नेमा विच्छेद छ यहाँ फेदमा टुप्पो छ टुप्पोमा फेद अर्को अर्को ल हुन्छ माया मोहको जन्जालमा फसाउँछ प्रेमले माया मोहको जन्जालमा फसाउँछ प्रेमले मनलाई काबुमा राख्दैन उडाउँछ प्रेमले माया मोहको जन्जालमा फसाउँछ प्रेमले मनलाई काबुमा राख्दैन उडाउँछ प्रेमले प्रेम त नदी हो गहिरो गतिशील प्रवाहको प्रेम त नदी हो गहिरो गतिशील प्रवाहको जाने जोगाउँछ नजाने डुबाउँछ प्रेमले जाने जोगाउँछ नजाने डुबाउँछ प्रेमले माया मोहको जन्जालमा फसाउँछ प्रेमले प्रेम गर्न जानिएन भने हजुर आँखाबाट साउन झार्छौ भने प्रेम गर हजुर हजुर जित्दा जित्दै तिमी हार्छौ भने प्रेम गर एक पटक त जो कोही मर्छ दुनियाँमा हजुर हजुर पटक पटक आफू मार्छौ भने प्रेम गर सर अब थोरै तपाईँ देश तथा विदेशमा हरेक ठाउँमा साहित्यिक कार्यक्रममा जानुभएको छ हालको मुक्तको अवस्थालाई कस्तो पाउनु भएको छ जुन जुन ठाउँमा तपाईँ पुग्नु भएको छ अब वास्तवमा भन्नुहुन्छ भने अहिले नेपाली साहित्यमा नि अब यो छोटो रचना भएको नाताले गजलको त आफ्नो किसिमको एउटा प्रभाव छँदैछ एउटा बाढी छँदैछ होइन अझै पनि गजलले पनि एउटा सङ्लो रूप प्राप्त गर्न नसकेको अवस्था पनि छ है यथार्थमा भन्दाखेरिमा नि खुब लेखिएको छ खुब लेखिएको छ अब गायनको फर्को मार्नेतर्फ पनि लाग्दैछ भने मुक्तक मुक्तक वास्तवमा यताको दिनहरूमा आएर यति धेरै मुक्तक पनि लेखिन थालेको छ है अब मञ्चमा गजल वाचन गर्नेले पनि मुक्तक वाचन गरिसक्छ गर्छ गर्छ या त सुरुमा या त अन्तमा कवितै पढ्नेले पनि पहिला मुक्त गरेर कविता पढ्छ या कविता पढेर मुक्तक भन्छ हिजो आज मञ्चमा उत्रने बित्तिकै सुरुमा बोल्ने त मुक्तक नै त्यस्तो भइसकेको छ होइन कतिपयले मुक्त पहिला भएन भने पछि हिँड्ने बेलामा म अब म एउटा मुक्तक भन्छु भन्छ कि <laughs> होइन एउटा कविले पाठकले अथवा के अरे वाचन गर्ने मान्छेले यस्तो किसिमले मुक्तकको एउटा गति आइसकेको छ र मुक्तकमा पनि जस्तै गजलमा पनि अन्तर्राष्ट्रमा रहेका अथवा विदेशतिर रहेका नेपालीहरूले गजलका पनि विभिन्न कृतिहरू निकालिरहेका छन् विभिन्न चाहिँ संस्थाहरू बनाइरहेका छन् भने मुक्तकको पनि जस्तै इजरायलमा मुक्तकको नेपाली मुक्तक प्रतिष्ठान इजरायलमा शाखा छ यस्तै अरू अरू देशहरूमा पनि त्यस्तो शाखा खोलेका छन् उनीहरूका पनि मुक्तक सङ्ग्रहहरू आइरहेका छन् यता मलेसियाबाट मुक्त सङ्ग्रह आएको छ इजरायलबाट मुक्त सङ्ग्रह आएको छ पर्सनल व्यक्तिगत रूपका मुक्त सङ्ग्रह अनि फेरि गएर सामूहिक मुक्त सङ्ग्रह त्यसैले मुक्तकमा पनि एउटा गति आइरहेको छ र अब वास्तवमा नेपाली मुक्तकले नै एक प्रकारको एक प्रकारको उचाइ प्राप्त गर्ने सम्भावना छ है यो खुसीको विषय छ मलाई त्यस्तो लागिरहेको छ हुन्छ नि कुनै कुनै ठाउँ बार बार गइरहँ यस्तो साहित्यिक कार्यक्रम चाहिँ ठाउँ ठाउँमा देख्न पाऊ त्यस्तो लोभलाग्दो ठाउँ तपाईँ जहाँ गइरहनु भएको छ अनि तपाईँ सम्झिरहनुहुन्छ हजुर हजुर अब त्यस्तो छ अब म खास त विदेशतिर भन्यो भने एकचोटि कतार पुगेको छु होइन त्यसो दार्जिलिङ सिक्किम अब सिलगढीतिर त्यही एरिया हो होइन त्यही बढी बाहिर विदेशतिर त्यसरी गएको पनि छैन तर अब अहिले जहाँ जहाँ गएको छु नि अब मैले कुनै निश्चित ठाउँलाई मात्रै तोक्न पनि मन लाग्नु छोड्यो कि <laughs> सबै ठाउँमा उस्तै छ तपाईँको चाहे महाकाली जाउँ महाकाली जाँदा पनि त्यहाँ पनि त्यस्तै खालको उ छ होइन तपाईँको मेचीमा अस्ति पनि तपाईँहरूसित गएँ त्यहाँ पनि मुक्त गरौँ मजा मजाका मुक्त सुन्यो तपाईँकै मुक्त मजाका छन् मलाई थाहा छ त्यहाँ साथीहरूले सुनाए मजा मजाका मुक्त गरौँ सुनाए त्यस्तै सिलगढी पुग्यो त्यहाँ पनि चाहिँ मुक्त मुक्तकहरू भनेका छन् है अनि जताततै त्यो आफ्नै किसिमको गति छ अब नयाँ पिँढीहरू यसरी लागिरहेका छन् र पुरानो पिँढीकाहरूले पनि त्यसलाई पठाइरहेका छन् त्यस किसिमले यही ठाउँ नै मुक्तकको लागि सबै उर्वर ठाउँ हो भनेर मैले भन्न चाहन्न होइन सबै ठाउँमा त्यो आफ्नो किसिमको गतिशीलता छ हजुर अब थोरै हजुर सामाजिक सञ्जालको कुरा गरौँ हजुर फेसबुकले सजिलो बनायो है साहित्यिक छलफल गर्न साहित्यिक मनसँग घोलमेल गर्न त्यता पनि थोर बहुत समय त निकाल्नु पर्यो हजुरले पनि कस्तो महसुस गर्नुहुन्छ फेसबुकको साहित्यिक माहौल देखेर होइन फेसबुकले एकातिर अत्यन्त हल्का खालको साहित्य र अत्यन्त हल्का खालको बहसहरू पनि ल्याएको छ अत्यन्त हल्का खालको है फेसबुकले एकातिर भने अर्कातिर फेसबुकले गम्भीरतापूर्वक गम्भीर रचनाहरू पनि हालेको छ र गम्भीर छलफल पनि गरेको छ आज नै म चाहिँ लगभग दुई तिन घन्टा एक ठाउँमा त्यो गजलको बहसमा फसिरहेको थिएँ मैले आफूलाई त्यहाँ भने म गजलको विद्यार्थी हुँ होइन तर पनि मैले मैले जति धेरै कार्यपत्र अहिलेसम्म कसले पेश गरेको छैन होला बहरका बारेमा सबैभन्दा बढी पहिला भनौँ न बहस गर्ने लेख्ने व्यक्ति म नै हुँ बहरका बारेमा अनि शास्त्रीय बहरमा सबभन्दा पछि पछि गजल लेख्ने मान्छे पनि म नै हुँ तर पनि म गजलको विद्यार्थी हुँ यदि कुराहरू मैले धेरै ठाउँमा राखेँ कि आज यस्तै मुक्तको बारेमा पनि कुराहरू आउँछन् सोध्छन् मैले त्यहाँ अघि एउटा कुरो गरेँ नि अघि चाहिँ मुक्त कस्तो हुन्छ तपाईँले एउटा प्रश्न गर्नुभएको थियो कि मैले यहाँ मेरो मुक्तकको डायरीको अर्थमा लेखेको रहेछु कि अब यो सुक्ति उपदेशक हुन्छ भने मुक्तक प्रहारक वा आह्लादक हुन्छ भनेर लेखेको रहेछु कि मैले आफ्नो भाषामा सुक्ति उपदेशक हुन्छ भने मुक्तक प्रहारक वा आह्लादक प्रहारक होइन र आह्लादक हार्दिक मैले जुन भनेको थिएँ नि प्रहारक र हार्दिक यस्तो भाषाले लेखेको रहेछु मैले वाक्य अहिले तपाईँलाई सुनाउनु मन लाग्यो त्यस्तै रङ्गिन वा सङ्गीन हुन्छ मुक्तक पनि भनेको रहेछु म कतै रङ्गिन हुन्छ यो आह्लादको सङ्गीन भनेको प्रहारक हो है मुक्तक रङ्गिन वा सङ्गीन <laughs> यस्तो हुन्छ भन्ने मैले लेखेको रहेछु त्यो पनि मैले तपाईँलाई बताउन चाहेँ तपाईँ क्या गजबको मान्छे हुनुहुन्छ तपाईँ क्या गजबको मान्छे हुनुहुन्छ कसको हुनुहुन्न सबको मान्छे हुनुहुन्छ देखिनुहुन्छ दिनमा पाण्डवहरूसित <laughs> रातमा भने कौरवको मान्छे हुनुहुन्छ रातमा भने कौरवको मान्छे हुनुहुन्छ साँच्चै चोटिला रसिला कसिला गुलिया फुर्तिला मुक्तक लेख्नुहुन्छ <laughs> जति वाचन गर्छु कार्यक्रममा उति नै वाचन गरौँ गरौँ लाग्छ मैले भर्खरै बोलेको मुक्तक मुक्तक मिठास मुक्तक संग्रहबाट हो जुन भर्खरै पाठक समक्ष आएको छ धेरै नै मिठा मिठा मुक्तकरबहरू यस सङ्ग्रहभित्र छन् अनि धेरैजना मुक्तकारहरू यस सङ्ग्रहभित्र जोडिनु भएको छ यो सङ्ग्रहको बारेमा थोरै बताइदिनुहोस् न सर यो वास्तवमा यो मुक्तक मजा मुक्तक मिठास यो अनुराग साहित्य समाज नवलपरासी एकेश्वरी नवलपरासी रूपन्देहीको प्रकाशनमा निस्केको हो अनुराग साहित्य समाज मेरा प्रिय शिष्यहरूको एउटा जमात हो है उहाँहरूले त्यो समाजमा मलाई सल्लाहकारका रूपमा राख्नु भएको छ संस्थापन कालदेखि नै र उहाँहरूले युवाहरूले केही युवाहरूले मिलेर एउटा मुक्त कलेक्सन संग्रह निकाल्ने योजना बनाउनुभयो र उहाँहरूले सुरुमा बादल घिमिरेजीलाई यो जिम्मा दिनुभयो बादल घिमिरे भाइ म मेरो स्याङ्जा जिल्लाको नै हुनुहुन्छ मुक्तकका निमित्त अलिकति प्रतिबद्ध भएर लागेको मान्छे हुनुहुन्छ उहाँ पनि र उहाँसितको उहाँहरूको चाहिँ जुन सहकार्य भइ भइरहेको थियो सुरुमा उहाँहरूले यसलाई मुक्तक मज्जा भन्ने नामकरण गर्नुभयो मुक्तक मज्जा भन्ने नामकरण गर्नुभयो र पछि सायद बादल घिमिरे भाइले समय दिन सक्नु भएन यसको सम्पादनको जिम्मा हाम्रा भाइहरूले बादल घिमिरेलाई दिनुभयो बादल घिमिरेजीले आफ्नो व्यस्तताले यसलाई सम्पादनको जिम्मेवारी लिन सक्नु भएन नसकिसकेपछि अनि फेरि मलाई यो यो अनुराग साहित्य समाजका अध्यक्ष मेरा फेरि शिष्य निर्मल ढुङ्गानाले यसको नाम बदल्नु पर्यो के गर्ने होला भनेर भन्नुभयो दुईटा नाम दिएँ ल अब यसलाई कि त मुक्तक मनोहर या मुक्तक मिठास यी दुईटा नाम मध्ये कुनै एउटा राख्नुहोस् भनेर भने उहाँले ल मुक्तक मिठास नै राखौँ भन्नुभयो र यो नामकरण मैले नै गरिदिएको हो होइन र त्यसपछि उहाँले के पनि भन्नु भन्दा यसमा तपाईँको पनि सहभागिता हुनु पर्यो भन्नुभयो तपाईँको पनि सहभागिता हुनु पर्यो तपाईँलाई समेट्दा यसको उचाइ बच्छ भनेर रिक्वेस्ट गर्नुभयो मैले पनि हुन्छ त्यसो भए मेरा मुक्तकहरूमध्ये तपाईँलाई के के मन पर्छन् ती राख्नुहोस् भने मेरो डायरीबाट उहाँले मन परेका परेका मुक्तकहरू बिसवटा त्यहाँ राख्नुभयो होइन त्यसरी त्यो सङ्ग्रहसित मेरो एक प्रकारको आबद्धता रहेको हो यो कुराहरूलाई मैले यहाँ घोषणा गरेँ आदरणीय श्रोता मसँग मुक्तक मिठास मुक्तक सङ्ग्रह रहेको छ यसै सङ्ग्रहभित्रबाट मुक्तक सुनौ न सर पक्नु है त म दुई सेकेन्ड है मलाई कुहिरो लागेको विधवा बिहानी मन पर्दैन मलाई कुहिरो लागेको विधवा बिहानी मन पर्दैन फूल टिपेर भगवानलाई चढाउने बानी मन पर्दैन मलाई कुहिरो लागेको विधवा बिहानी मन पर्दैन फूल टिपेर भगवानलाई चढाउने बानी मन पर्दैन जीवन बग्नु पर्छ भन्ने मान्यताको मान्छे हुँ म जीवन बग्नु पर्छ भन्ने मान्यताको मान्छे हुँ म मलाई पोखरीको पानी जस्तो जिन्दगानी मन पर्दैन मलाई पोखरीको पानी जस्तो जिन्दगानी मन पर्दैन एउटा यसभित्रबाट भने मैले जीवन बग्नुपर्छ भन्ने मान्यताको मान्छे हुँ म मलाई पोखरीको पानी जस्तो जिन्दगानी मन पर्दैन अर्को मुक्त पनि सुनौँ हामी यसै चन्द्रबाट तिमी नदीको पानीको लहर जस्तै लाग्थ्यौ मलाई तिमी नदीको पानीको लहर जस्तै लाग्थ्यौ मलाई मन भित्रको मिठो मिठो रहर जस्तै लाग्थ्यौ मलाई तिमी नदीको पानी जस पानीको लहर जस्तै लाग्थ्यौ मलाई मन भित्रको मिठो मिठो रहर जस्तै लाग्थ्यौ मलाई देख्छु तिम्रो मुहारको गमलामा फुल र पुतलीहरू देख्छु तिम्रो मुहारको गमलामा फुल र पुतलीहरू तिमी रात पछिको उषाको प्रहर जस्तै लाग्थ्यौ मलाई तिमी रात पछिको उषाको प्रहर जस्तै लाग्थ्यौ मलाई तिमी नदीको पानीको लहर जस्ती लाग्छौ मलाई मुक्त मिठासबाट सुटुक्क मैले पनि चारा बोले हजुर सिंह गैँडाको बाहेक अन्य जन्तुको खाग हुन सक्दैन हजुर सिंह गैँडाको बाहेक अन्य जन्तुको खाग हुन सक्दैन जाडो बढ्यो भन्दैमा मङ्सिर माग हुन सक्दैन हैसियत र पहिचान हरेकको आफ्नै आफ्नै हुन्छ जति नै ठुलो भए पनि बिरालो बाघ हुन सक्दैन <laughs> जति नै ठुलो भए पनि बिरालो हुन सक्दैन निकै मन परेको मुक्तकर मलाई यति धेरै मुक्तकार यति जोसिला मुक्तकहरू यस सङ्ग्रहभित्र हुँदा हुँदै पनि पूर्व मेचीदेखि पश्चिम कालीसम्म बजारमा छ्याप छ्याप्ती पाउनुपर्ने हो नि सङ्ग्रह अब यसलाई हामीले प्रकाशक भाइहरूसित म एउटा आग्रह गर्छु प्रकाशकहरूसित तपाईँले जुन कुरा राख्नुभयो नि अब त्यो यो कुरोलाई मैले उहाँहरू समक्ष पुर्याउँछु उहाँहरूले यो सुन्न पाएको भए त यतैबाट कुरो बुझिहाल्नुहुन्छ होइन नभए पनि मैले अहिले भर्खरै के भन्छु भन्दा मदन भण्डारीज्यूसित मेरो चाहिँ झापा भेतामहरूको होइन रेडियो भिजनसँग मेरो कुरा भयो उहाँले यो कुराहरू राख्नुभएको छ भने मैले यो सन्देश तुरुन्तै पुर्याइदिन्छु मैले है त हामी कुराकानीको क्रममा हजुर अन्त्यन्त्यतिर आइसकेका छौँ हजुर मुक्तक सुनौ न सर अब यो अलिकति शृङ्गारिकै सुनाइदिउँ अलि अगाडि प्रहारक थिए भने आलादक <laughs> भनिरहेको छु मैले है त फूल फुल्नु र तिमी मुस्कुराउनु उस्तै लाग्छ फूल फुल्नु र तिमी मुस्कुराउनु उस्तै लाग्छ चरी चिरबिराउनु र तिमीले गाउनु उस्तै लाग्छ फूल फुल्नु र तिमी मुस्कुराउनु उस्तै लाग्छ चरी चिरबिराउनु र तिमीले गाउनु उस्तै लाग्छ प्रकृतिको सौन्दर्य तिम्रो आकर्षण हो सायद प्रकृतिको सौन्दर्य तिम्रो आकर्षण हो सायद तिमी झुल्किनु र जुन उदाउनु उस्तै लाग्छ तिमी झुल्किनु र जुन उदाउनु उस्तै लाग्छ फूल फुल्नु र तिमी मुस्कुराउनु उस्तै लाग्छ निकै लोकप्रिय मुक्तक कतिखेर वाचन गर्नुहुन्छ भनेर म सुनिरहेको थिएँ अर्को मुक्तक सुनौँ हामी यो माया के हो त अलिकति यसैसित सम्बन्धित छ रहर गरेर लाइने चिज होइन माया रहर गरेर लाइने चिज होइन माया बुट्टा भरेर देखाइने चिज होइन माया रहर गरेर लाइने चिज होइन माया बुट्टा भरेर देखाइने चिज होइन माया माया त अन्तस्करणको भाव हो समर्पणको माया त अन्तस्करणको भाव हो समर्पणको पैसा तिरेर पाइने चिज होइन माया पैसा तिरेर पाइने चिज होइन माया रहर गरेर लाइने चिज होइन माया आफ्नो व्यस्त समय हामीलाई थोरै बाँड्नुभयो खुसी लाग्यो अन्त्यमा के भन्न चाहनुहुन्छ कार्यक्रम मुक्तक मेला जो अहिले सुनिरहनु भएको छ वास्तवमा भन्यो भने अब साहित्यका अनेकौं विधाहरू छन् उपविधाहरू छन् काव्यका कविताका पनि अनेकौं भेदहरू छन् ती मध्येमा अहिले मुक्तक आइरहेको छ र जसरी अब रेडियो भिजनले मुक्तकको कार्यक्रम चलाइरहेको छ जस्तै मदनजी तपाईँले आफूले मुक्तकको कार्यक्रम चलाइरहनु भएको छ साहित्यका हरेक विधाको विकास हुनुपर्दछ र मुक्तक नेपाली साहित्यमा अब भर्खर भर्खर फस्टाउँदै गरेको एउटा आफ्नैपन भएको नेपाली नेपालीपन भएको विधा हो उपविधा हो कविताको भेद हो र यसलाई हामी सबैले माया गरौँ यसको संरचनामा पनि ध्यान दिउँ र मुक्तकलाई रुबाई नभनौँ बरु रुबाई पनि लेख्ने प्रयत्न गरौँ होइन केही संस्थाहरूलाई म त्यो पनि निवेदन गर्न चाहन्छु मुक्तकलाई किन रुबाई भनिरहँ मुक्तक त मुक्तक हो मुक्त हो त्यो त्यसैले रुबाई पनि रुबाई शैलीमा नै लेख्ने प्रयत्न गरौँ साहित्यलाई माया गरौँ एउटा कुरो त्यो र अर्को कुरो म यो करिब करिब मध्य पश्चिम अझ भनौँ भने पश्चिमाञ्चलको रूपन्देही जिल्लाको एउटा रूपन्देही जिल्लामा रहेको एउटा व्यक्ति हुन त मैले देश विदेशमा आफ्ना साहित्यिक धारणाहरू अभिव्यक्त गरेको छु त्यति ठाउँमा पनि पुगेर मैले आफ्ना विचारहरू व्यक्त गरेको छु र नेपालका धेरैभन्दा धेरै रेडियोहरूमा स्थानीय एफएमहरूमा पनि मैले अन्तर्वार्ता दिएको छु लिखित मौखिक यस किसिमका अन्तर्वार्ताहरू कहीँ पत्रिकामा कहीँ रेडियोहरूमा त आज तपाईँले त्यहाँबाट मलाई यहाँ सम्झिनुभयो मलाई अत्यन्त खुसी लागेको छ किनकि मेरा रचनाहरू हुन त मेरा रचनाहरू मेरा मुक्तकहरू धेरै धेरैभन्दा धेरै पाठकले मन पराउनुहुन्छ धेरैभन्दा धेरै नवसर्जकहरूले मन पराउनु भएको छ तर पनि यसरी तपाईँ को माध्यमबाट मैले आफ्नो स्वरमा सुनाउने जुन अवसर तपाईँले प्रदान गर्नुभयो त्यसको लागि मदन भण्डारीजी तपाईँलाई र तपाईँको रेडियो तपाईँको कार्यक्रमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु हस् सर छिटो हामी हस् ल हस् नमस्कार अह डाक्टर घनश्याम परिश्रमीजीसँग मिठा कुराकानी गर्दा गर्दै हामी कार्यक्रमको अन्त्य अन्त्यतिर आइसकेका छौँ तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो कार्यक्रम सुनिसकेपछि तपाईँलाई पनि मुक्तक पठाउन मन लाग्यो प्रतिक्रिया दिन मन लाग्यो भने कार्यक्रम मुक्तक माला रेडियो बिजन एकानब्बे दशमलव छ मेगार्च पत्र पूर्ववृत्तामोड छापामा तपाईँले सम्झन सक्नुहुन्छ त्यस्तै मुक्तक माला at the rate Gmail dot कममा तपाईँले मेल गर्न सक्नुहुन्छ एमयुकेटिएके मुक्तक एमएलए माला मुक्तक माला at the rate Gmail dot com सामाजिक सञ्जालमा गएर मुक्तक माला भनेर तपाईँले सर्च गर्नुभयो भने मुक्तक मालाको फेसबुक पेज भेटाउन सक्नुहुन्छ फेसबुक आइडी तपाईँले भेट्न सक्नुहुन्छ त्यहीँ गएर मुक्तकरफहरू प्रतिक्रियाहरू राख्न सक्नुहुन्छ तपाईँले कार्यक्रम मुक्तक मालाको कुनै पनि अङ्क सुन्न यदि छुटाउनु भएको छ भने रामशरण श्रेष्ठजीको blog Chisapani Nepal dot blog spot dot com Prakash सरियालजीको blog Chuku Prakash dot blog spot dot com त्यस्तै रेडियोभिजनको website W W W dot Radiovision dot com dot dot NP log on गरेर अडियो सङ्ग्रहभित्र प्रवेश गरी कार्यक्रम आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ त्यस्तै कार्यक्रम मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडी अनि फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइलमा गएर पनि तपाईँले कार्यक्रम मुक्तक माला चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ एउटा लिङ्क हामीले त्यहाँ छोडेका हुन्छौँ हिजिन्जेल कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँहरूलाई धन्यवाद म अस्वस्थ रहँदा रहँदै पनि स्वरले साथ नदिँदा नदिँदै पनि कार्यक्रम यतिन्जेल तपाईँहरूले मिठो मानेर सुन्नुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद प्रविधि संरक्षणका निमित्त रमेश र कविताजीलाई पनि विशेष विशेष धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई पनि सुट्टीका सम्झँदै म मदन भण्डारी आशालाई भनी बिदा चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परुन् शुभरात्री जय मुक्तक एक्लै